हेलो हाई अनि नमस्ते मनोरञ्जनले भरिपूर्ण अनलाइन रेडियो रेडियो गुदुली मार्फत प्रसारण हुने कार्यक्रम ढकाल मैलोको गफगाफमा आज पनि म हजुरहरूको आफ्नै साथी ढकाल मैलो एउटा सुन्दर रमाइलो प्रेम कथा लिएर उपस्थित भएको छु आज मेरो हातमा परेको छ युएसएको भर्जिनियाबाट दीपक थापाजीले लेखेर पठाउनु भएको प्रेम कथा हराएकी तारा उहाँको प्रेम कथा यसरी अगाडि बढ्छ आँखाको ढिल भई गालाबाट गन्तव्यविहीन भएर तप्किनै लागेका आँसुहरू पुस्दै थिइन् उनी के भन्ने के नभन्ने मस्तक एउटा अजीब मूर्ति सर ठिङ उभिरहेँ म चाहेर पनि उनको आँसु पुछिदिन सकिनँ मैले न त सान्त्वनामा कुम दिन नै धेरै वर्षपछिको हाम्रो त्यो भेट त्यो पनि अनौठो प्रकारको उनी मदेखि निकै टाढा एउटा अपरिचित व्यक्ति चाहिँ उभिने कोसिस गरिरहन् मनमा धेरै भए पनि जति बेला धेरै अप्ठ्यारो अनि अलिकति असजिलोहरूका बादल मडारिरहेको भान भयो मेरो मन मस्तिष्कमास कता कता सोचे टाढा हुँदा चाहिँ माया गाढा हुँदो रहेछ पक्कै पनि अनि नयाँ जीवन कस्तो चल्दैछ कृत्रिम मुस्कान छर्ने बहानासँगै बोलिन् उनी ठिकै छ चलिरहेछ मेरो लघु उत्तर सायद उसलाई हुँदो हो र त उनले फेरि थपिन् साँच्चै भन्नुहोस् त किन चट्टै माया मान्नुभयो फेरि कसरी सक्नुभयो आफ्नो मायालाई पैताला मुनि टेकेर आफू मात्र खुसी बन्न के मेरो सम्झना आएन एकचोटि पनि सठिक उत्तर खोज्दा खोज्दै मौनताभित्र मेरो आँखाबाट झरेका आँसुहरूले पोल खोल्दै थिए एक एक back in your mind to that time. Cause I, I walk the streets alone. I hate being on my own. And everyone can see that I really fell. And I'm going through hell, thinking about you so soon Oh, listen, please. Somebody wants you. Somebody needs you. Somebody dreams about you every single night. सायद उनले पनि भुल्न सकेकी थिएनन् होला हाम्रा अतीतहरूलाई मैले जस्तै फेरि मैले त उनलाई धेरै रुवाइसकेको छु अझै पनि चाहन्नथे म मेरै आँसुहरूले उनका रहल पहल खुसीहरूको बाँध तोडिदिउन् तरै पनि काँठो परेको मनलाई अझ दरिलो कस्न सकिनँ ऊ बखत चुहिरह्यो मायामा समर्पित थोपाहरू एकपछि अर्को अविरल बिहानीको सिट झैँ तप्प तप्प केही कदम मतर्फ अगाडि बढ्यो उनको नचाहेरे पनि पछि सरे म अनि खेल चल्यो निकै बेर सरासरको मौनता अनि एकअर्काको आँखा जुदाइभित्र थोरै नमिठा मुस्कानहरू पनि के तपाईँको अङ्गालोमा मलाई एकचोटि रम्न दिनुहुन्छ सायद अन्तिम पटक प्लिज शून्यतालाई थपढाँदै उनी बोल्दा उनी बोल्दा सहमतिमा टाउको हल्लाएँ मात्र मैले भोको बाघ आफ्नो शिकारमाथि झैँ गर्ल्याम्म मेरो आलिङ्गनभित्र उनी कसिदा मैले फेरि एकचोटि उनको ढुकढुकीमा धड्किने आफ्नै नाम सुन्न पाएरै होला मेरो हात पनि कतिखेर आफ्नो कतिखेर अगाडि बढे पत्तै भएन हठात उनलाई आफ्नो आलिङ्गनबाट हुत्याउँदै सोचेँ थत म त विवाहित मान्छे हामी दुवैको मुठु एकै रफ्तारमा धड्केको हुँदो हो अनुहार राता पिरा थिए हाम्रा लाग्थ्यो पक्कै पनि लाज अनि अप्ठ्यारोले डेरा जमाएको हुनुपर्छ त्यो बखत आँसुले लछ्याप्रै भिजेको त्यो उनको विवाहको निमन्त्रणा पत्र फेरि मेरै हातमा थमाउँदै बोलिन् उनी मलिन स्वरमा फुल झैँ फक्रेर रमाउन नपाई कोपिलामै उहिले झरेको हाम्रो प्रेमलाई तिलाञ्जली दिन कसलाई पुरहर छ र तरै पनि यो शरीर अर्काको हुँदाहुँदै तपाईँलाई नै हेरिरहन पाऊँ म माफ गर्नुहोला समयले साथ दिएन नत्र त तपाईँकै जीवनको फुलबारीमा फुलिरहन मन थियो मलाई तर अफसोस नमान्नुहोला है यो मन त तपाईँमै तपाईँकै समर्पितमा चढाएको छु नि मनलाई बाँधेर भए पनि तपाईँ आइदिनुहोस् है साथ फेरो लगाउँदासम्मको लागि भए पनि बुढो रुखबाट टुक्रिएर खस्ने हाँगा झैँ ढङ्ग ढाल्न पनि सकिन शरीर थाकेर मनसँगै मुख सुकेर आउँदा केवल सोचिरहेँ मनलाई जबरजस्ती थाम्ने कोसिसमा आफ्नो मायामा पराईले सिन्दुरको होली खेलेको ठुलो ठुलो हेर्न कुन आँट लिएर जानु म त्यहाँ फेरि उनको बिन्तीलाई नकारेर अझ पापको गुच्छा कति बहिरिनु लामो खुइ तान्दै गलेको र झलेको मनलाई अलिक पर सारेर मुख खोले मुना मदन लैला मज्नु अनि रोमियो जुलियट झैँ हाम्रो मायालाई तडपाई तडपाई किनारा लगाउन चाहन्न चाहन्न म बिउ नै सही आखिर तिमीलाई हेरेरै भए पनि जीवन जिउने आँट गर्छु म अनि गर्नु पनि पर्छ हामीले आउँछु म पक्कै आउँछु विश्वास गर मेरो यसचोटि चाहिँ रुन्ची हाँसो उनको अनुहारमा प्रष्टै झल्किन्थ्यो आफ्नो मन भने कुडिएर आइरहेथ्यो धर्म सङ्कटको घडी झेल्नु पर्दा सम्झनामा अझै sama छु दुखेको मुटुलाई किन दुखाउँछु सपना सबै ओझेल पर्यो एकान्तमा किन किन तिम्रै हिँडे याद आउँछ सम्झनामा अझै पनि पहिलाको भन्दा अलिक मोटो हुनुभएछ अलिक गोरो पनि सन्दर्भ फेर्दै उनी बोल्दा खुसी लाग्यो अनि उही तालमा जवाब दिएँ मैले होइन अलिअलि मात्र फेरि मलाई गोरु देख्ने तिम्रा चाहिँ आँखा अवस्था होलान् जे भइने गोरु भनिदिएकोमा धन्यवाद खै मलाई त लाग्दैन म त्यस्तो गोरु ऐना हेर्नुहुन्न होला अनि उनको छड्के बोली मुटुमै लाग्दा मात्र सोचेँ धन्य भगवान् अब आँसुका खोला सुक्ने भए केही पलका लागि मडारिएर क्षितिजभरि बादलहरू आफ्नो स्वरूप कालो आकृतिमा परिणत गरिरहेथे कुकुरको एकहोरो रुवाई छिचुली आफ्नो ज्यान जोगाउँदै खुल्ला रूपमा उड्न खोजिरहेथे छिचिमिराहरू तर्की तर्की त्यो वर्षात अघि रमाउँदै उड्ने गौथलीदेखि नेपत्यबाट घरिघरि आउने उल्लुको डरलाग्दो आवाज मेरो कान सँगसँगै एकहोरो रूपमा होडबाजी मिलाउँदै कराउँदा मात्र छक्का परे होइन के भइरहेछ आज यो लोदर सोधे आफूलाई नै बजिरहेको कान थुन्दै घामले आफ्नो किरण पृथ्वीमा छर्न नपाउँदै एक छत्र राज गरिरहेको थियो त्यो कालो बादल गर्जिन थाल्यो एक्कासी चट्याङको भेष बदलिएर बिजुली चम्कदै यत्र तत्र समय आफ्नै रफ्तारमा अघि बढिरह्यो त्यो पलको कुनै प्रवाह नगरी निरन्तर आफ्नै धुनमा के भयो खिचालाई के भयो खिचालाई फेरि आँखा मिच्दै पहिलो पाइला अघि बढाए ढोकातर्फ कुकुर जोड जोडले भुकिनै रहँदा कुकुरको भुकाइभित्र विभिन्न शङ्का र उपशङ्काले घेरिएको मेरो मन पाइला चल्न मानेनन् जिउ नै भारी भएर आउँदा खै किन हो मलाई लाग्थ्यो एक सिपाही युद्ध मैदान फर्कँदैछ घरबाट आज ऊ ढोकाको ठेलेबाट कसैलाई झरीमा भिजेको मुज चाहिँ आफ्नै आँगनमा ठिङ्ग उभिएको देख्दा सातो अनि होस हवासै उड्यो सहाराको खातिर गुहारमा चाहिँ चिच्याउन पनि सकिन घन्टौँदेखि प्रतीक्षारत उनको नयन देखेपछि हातको इसाराले के भो भने डराउँदै मेरो इसाराको कुनै वास्ता नगरी उभिरहन् चुपचाप सुकसुक्याउँदै उनी उनको त्यो लाली पाउडर गाजल अनि महँगा मेकअपहरू आँखाबाट झरेका आँसु अनि खेसबाट प्रत्येक पल तप्किने पानीका थोपाहरूसँग मितेरी गाँच्दै उनको दुःखमा रमाइरहेथे दुलैको साडी रङ्ग्याउँदै मुठु बेजोडले धड्की हातखुट्टा अनायासै गालेर आउँदा कल्पनाका भुमरीमा एकछिन निसासी रहे सोच्दै होइन आज यो के भइरहेछ सपनी झैँ धेरै बेर पश्चात हिलो मैलो र गाजलले लतपतिएको साडीले साडीको एक कुनाले आफ्नो आँसु पुस्दै उनी भन्छन् अब के गर्नु डर लागिरहेछ मैले उनको मनसाय बुझिनँ धेरै दिमाग दौडाउँदा पनि करतुत जान्ने इच्छामा च्याप्प पाखुरामा समय लगे उनलाई घरको एकपट्टिको कुनामा अनि सोधे फेरि के भनेको तिमीले मेरो मुख बन्द हुन नपाउँदै उनी झक्किँदै बोलिन् खै तपाईँका बाचाहरू तपाईँ त धोकेबाज हो बाज उनी रुँदै गर्दा पो मेरो घाइटामा घाम लाग्यो ओहो आज विवाह थियो उनको म जानै पर्थ्यो आफ्नो बाचा पुरा गर्न चाहेर होस् या कर्काभित्र आफू जल्दा अरूलाई शीतल प्राप्ति हुन्छ भने हाँसी हाँसी आफ्नो प्राणको आहुति दिनै पर्थ्यो मैले पानीको थोपा टिनको छानामा एकहोरो रूपले बज्रिँदा उनको पीडादायक स्वर हराएको हराएर जान्थ्यो घरिघरि धेरै बेरको हाम्रो खास खास खुसखुसमाथि धावा बोल्दै घरमा को हुनुहुन्छ कोही छ घर अगाडिबाट आएको त्यो अन्जान स्वर हामीलाई झस्काइदिन्छ कौतहलतामा चिहाएर चिहाए पिलिक्क मानेको पत्ताको छाता बनाएर बले आफ्नो टाउको उताउने जमर्कोमा बोलिरहेको थियो चुप हातको इसाराले उनीलाई चुप रहने आग्रहमा उनलाई भने अब चाहिँ के गर्ने को हो बुबा निक्लिनुभयो घरभित्रैबाट कराउँदै म काका बले घर वरिपरि नजर डुलाउँदै बोल्यो किन हतारिएर कराएको नै सुक्ने गरी यो पानी झरीमा आज दुलाई हराइन नि भलेको बोली सकिन नपाउँदै बुबाले सोही तालमा प्रत्युत्तर गर्नुभयो अनि के त मलाई जुन कुराको डर थियो सोही कुरा आफ्नै कानले सुनिरहे बलेको मुखबाट बले बकिरहेको थियो दिपक बाबुलाई थाहा छ कि दुलाई कहाँ छिन् भनेर आखिर उनीहरूको प्रेमलीला हामी सबैलाई एकान्त दोकान मैदान भएकै थियो त अन्यथा नसोच्नु होला है के दिपक बाबु घरमा हुनुहुन्छ निकै बेरको वार्तालापपछि बले लाग्यो ओह्रालो मुनिको बाटो बुबाले टाउको समाथि लौ पर्यो फसाद भन्दै पिँढीमा थच्याक्क बस्दा मलाई खुरुरु कुदेर सबै बेली बिस्तर लगाउने कसरी आओस् फेरि हामीसँगै त्यही पनि उनी बेहुलीको भेषमा मेरै सामु उभिएको देख्दा के सोच्ने हुन् घर परिवारले ढ्याङ्ग्रो बजिरह्यो मनमा जोड जोडले फेरि बुबा जुरुक्क उठी घरभित्र फतफताउँदै पस्नुहुँदा मात्रै मौकामा त्यहाँ त्यहाँबाट उनलाई घर फर्किन बिन्ती गरे उनी सामु आफू छुत हुने बाहनामा घर परिवार अनि त्यो हल्लाको पछि लाग्ने समाजबाट बुबा घरभित्र खै हो खै कोसँग ठुला ठुला आवाजमा यस गुरुले हामीलाई सन्चाली बसी खान दिएन कहाँ गएछ त्यो यस्तो दिन झेल्नुभन्दा मलाई किन कालले लागेन भन्दै कराइरहनु भएको थियो गाउँ नै उचाल्ने गरी त्यो माहौलदेखि निकै टाढा थियो मेरो मन केवल सोचमा हराइरहेँ म उनले रुँदै जाने बेलामा मेरो हात समातेर भनेका शब्दहरू जुन शब्दहरू गुन्जिरह्यो दिमागमा बारम्बार प्लिज तपाईँ बिना म बाँच्न सक्दिनँ एक एक पल पनि मलाई शताब्दी लाग्छ तपाईँको लागि त मैले सारा आफन्तहरूको सपनालाई औती दिइसकेँ के तपाईँलाई लाग्दैन मेरो माया पढाइलाई साथ दिएर आफूलाई सम्झिँदै बाँच्नु सक्दिनँ म मलाई आफ्नो बनाउनुहोस् है बचाउनुहोस् हाम्रो प्रेमलाई फेरि please sound the same. When our friends talk about you, all it does is just tear me down. Cause my heart breaks a little when I hear your name. It all just sounds like. Ooh. I had the chance. Take you to every party, cause all you wanted to do was dance. Now my baby's dancing, but she's dancing with another man. my pride, my ego, my needs, and my selfish ways. Cause the good, strong like you to walk out my life. Now I'll never, never get to clean up the mess I made. Oh, and it haunts me every time I close my eyes. It all just sounds like. another man. Although it hurts, I'll be the first to say that I was wrong. Oh, I know I'm probably much too late to try and apologize for my mistakes, but I just want you to know. hold your hand, give you all his hours when he has the chance. Take you to every party, cause I remember how much you loved to dance. Do all the things I should have done when I was your man. Do all the things I should have done. when I was your man. बिहानदेखि टाउको भारी भएर आउँदा दिन नै नरमाइलो लागिरह्यो सुनसान उसै पनि कल्पनाका तरङ्गहरू मडारिरहे सदा चाहिँ दिमागमा ओल्लो छेउ र पल्लो छेउ जटारिँदै महिनौ बाद उनी फेरि मेरो मानसपटलको ढोका डगडक्याउन आइपुगिन् धेरै भएछ फोन अनि मेसेज नगरेको उनीलाई लामो समयसम्म स्विच अफ रहेको मोबाइल चार्जमा लगाउँदै सोचेँ मोबाइल अन गरेर जीवन्त दिएँ एकपटक फेरि त्यो अन्जान मोबाइललाई जसको सजाय त्यसले काटि नै रहेको थियो कुनाको एक ड्रयरमा थन्किएर स्क्रिनभर छरपष्ट संयोग कलका प्रयासहरू र मेसेजहरू च्याउम्रे सर बरर खनिए मतर्फ उकुस मुकुस हुँदा निसासिएको मेरो मन कुन मेसेज पढ्ने कुन नपढ्ने दुधारको पिङ खेलिरह्यो एक दुई मिनट मच्छी मच्छी खै किन हो अन्तिम मेसेजमा गएर अड्केको थियो मेरो आँख मेरो हातको औँला खोले त्यो मेसेज कमाउँदै हात खुट्टा अनि पुरै शरीर तपाईँलाई मैले धेरै मिस गरेँ अनि आँसुहरू पनि सबै सुकाएँ रुदा रुँदै तपाईँकै यादहरूमा आखिर मेरो मात्र त जोड रहेछ एक हातले मात्र ताली बजाउनु मेरो भुल भुल नै बनिरह्यो अब त बानी भइसकेँ मलाई बिना नै वियोगको चोट खप्नलाई अब म कहिले पनि तपाईँलाई डिस्टर्ब गर्दिनँ सदा खुसी रहनु दोहोऱ्याइ तेह्रै पढे उनको पीडाले भरिएको वेदनाहरू आँखाबाट मोबाइलको स्क्रिनमा चुहिएर आँसुका थोपा अनि त्यसका छिटाहरू पुज्दै एकान्तमा हतारिँदै डिएक्टिभ भएको आफ्नो फेसबुक एकाउन्ट एक्टिभ गर्दै निहाली हेरेँ मेरो टाइमलाइनमा खाली थियो मेरो मेसेज बक्स अनि उनी बिना अधुरो बनेको मेरो फ्रेन्ड लिस्ट वेदनामा रोइरहेको थियो लुकी छिपी शङ्का र उपशङ्का बिच आँखाबाट छल्किने छल्किने लागेका आँसुहरू थाम्ने कोसिसमा खोजिरहे उनको नाम मेरा अनि उनका साथीहरूको सर्च बक्स भरि छिटो छिटो कामदै गरेका हातका औलाहरू दौडाएर किबोर्ड भरि लतर पतर असफल प्रयासमाथि मन खल्लो भएर आउँदा मुटु झड्कियो चार सौ चालिस भोल्टको करेन्ट लागि झैँ अनि बल्झिएर घरिघरि दुखी नै रह्यो मनको घाउहरू पुरानो ढुङ्गा पानीको छाला पार गरौँ विधिले तो अन्याय गाडी झुक्यायो मा चलना था राख्दै सोचिरहे आखिर उनी किन हामी सबैबाट तर्किरहेछिन् अनि फेरि सबैलाई अनफ्रेन्ड गर्दै किन ऊ जेलमा पर्न खोज्दैछिन् कतै उसले आफ्नो चोला फेसबुकको एकाउन्टसँगै डिलिट त गरिनन् सधैँका लागि उनको हाल कसलाई सोध्ने अरूको जवाबमा साइनो के हो त उनीसँग मेरो अनि कुनै दिन उनलाई पराईको अँगालोमा जीवितै रमेको देख्दा देखेको नदेखे गरी पाहनामा कसरी मुन्टु घुमाई आँखा तर्काउन सकुला र म बदलिँदो यो आकाशभरि एउटा ताराको प्रतीक्षामा ठाडो घाँटी लगाई एकहोरो पागल झैँ कतिन्जेल टोलाइरहन सकुला र म उफ फेरि यो स्वार्थी समाजले म माथि पागल प्रेमीको ताज पहिरिदिएर मलाई चोक टोल अनि चौतारोहरूमा खेल्नेमा उडाउँदा मेरा प्रत्येक वेदनाहरूलाई कसरी सही चुप लाग्न सकुला र म कसरी भित्र पश्चातापको आगोले मन घरिघरि पोल्थ्यो सास अड्के जस्तो हुँदा बाडुली गोहीका उही बेला छोड्थ्यो अनि ठुलो भारीले शिर थिचेको जसो कथा कथा मन पनि गरुङ्गो भइ नै रह्यो ऊ बेला सँगै बिताएका पलहरूको सम्झनाले सकि नसकी लात मारिराथे मन मस्तिष्कलाई जोड जोडले आँसुको समुद्र उल्लो छेउ र पल्लो छेउ पुग्ने नाउँमै खियाउने स्थिति म एक्लै त्यही पल आफ्नो प्राणको आहुति दिन झ्याममा हाम फाल्न पनि सकिनँ वरिपरिबाट पतिङ्गार सोरिने गरी आएको भुमारीभित्र रुमालिँदा बेहोसी कानभित्र गुन्जिरह्यो उनको एउटै आवाज यो जुनीमा तपाईँको हुन नसके पनि अर्को जुनीमा म तपाईँकै भएर बाँच्नेछु हो म तपाईँकै भएर बाँच्नेछु शुक्रिया शुक्रिया दर्द जो तुमने दिया शुक्रिया शुक्रिया जख्म जो तुमने दिया शुक्रिया शुक्रिया जख्म जो तुमने दिया ये खता हमसे हुई दिल जो बस तुमको दिया शुक्रिया शुक्रिया दर्द जो तुमने दिया शुक्रिया शुक्रिया दर्द जो तुमने दिया बस एक धोखा है शुक्रिया शुक्रिया दिल को जो तोड़ दिया शुक्रिया शुक्रिया दिल को जो तोड़ दिया ये खता हमसे हुई दिल जो बस तुमको दिया ना कोई शिकवा गिला तुमसे ओ बेवफा ना कोई शिकवा गिला तुमसे ओ बाबा प्यार तो था ही नहीं प्यार जो तुमने किया शुक्रिया शुक्रिया दर्द जो तुमने दिया शुक्रिया शुक्रिया दर्द जो तुमने दिया